ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा सरकार विरुद्ध आन्दोलनमा रहेका नेकपा माओवादी सहितका दलहरूले आज काठमाडौँमा विरोध सभा गर्ने भएका छन् आजको लागि तय गरेको नेपाल बन्द फिर्ता लिएपछि उनीहरू विरोध सभा गर्न लागेका हुन् विरोध सभा दिउँसो काठमाडौँ काठमाडौँको खुला मञ्चमा गरिने ती दलहरूले जनाएका छन् आज नेवार समुदायको मचिन्द्रनाथको रथ जात्रा परेकाले बन्द फिर्ता लिएको र दिउँसो विरोध सभा हुने नेकपा माओवादीका सचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा नेकपा माओवादी सहितका साना दलहरू आन्दोलनमा छन् भोलि उनीहरूले कार्कीको नियुक्तिको विरोधमा अख्तियार अगाडि धरना दिने बताएका छन् नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा जारी महाधिवेशनमा चुनावी प्रक्रिया शुरू भएको छ यस विषयमा थप जानकारी दिनको लागि यति बेला हाम्रो टेलिफोन सम्पर्कमा सहकर्मी ध्रुवराज खनाल हुनुहुन्छ ध्रुवजी ध्रुवजी त्यहाँ अहिले के भइरहेको छ त्यसबारेमा थप जानकारी खानाको समय भएको छ यस केही बेर अगाडि म यहाँलाई जानकारी गराउन चाहन्छु यहाँ जुन विधान संशोधन गर्नुपर्ने माग राख्दै जुन पर्यवेक्षकहरूले यहाँ नाराबाजी गरेर रोस्टन घेराउ गर्यो र उनीहरूले हात हालालको समेत अवस्था समेत सिर्जना भएको थियो सम्झना चाहिँ जुन उनीहरूले माग राखेका थिए महासङ्घको जुन विधान संशोधन गर्न माग गरे र त्यो माग संशोधन गर्न नसक्ने भन्दै निर्वाचन मण्डलले जानकारी गराए लगत्तै यहाँ उपस्थित जिल्ला पर्यवेक्षकहरूले आक्रोशित मुद्रामा उत्रिएर उनीहरूले रोस्टन घेराउ गर्दै नाराबाजी गरे र जुन त्यो अवस्थामा हात हालको समेत अवस्था सिर्जना भएको थियो म यहाँलाई जानकारी गराउन चाहन्छु जुन महासङ्घ जिल्ला समन्वय परिषदलाई मताधिकार सहित प्रतिनिधि बनाउनु पर्ने उनीहरूले माग गरेका छन् र जिल्ला समन्वय परिषदले माग गरेका छन् केन्द्रीय सचिवालयमा जिल्ला परिषदबाट चाहिँ कम्तीमा एकजना पदाधिकारीको व्यवस्था गर्नुपर्ने यी दुईवटा मुख्य मागहरू जुन जिल्ला समन्वय परिषदबाट उठाइएको थियो यी मागहरू जुन निर्वाचन मण्डलले जुन विधान संशोधन गर्न उनीहरूले माग गरे त्यो संशोधन गर्न नसक्ने जनाइसके लगत्तै उनीहरू आक्रोशित भएर रोस्टन घेराउ गरे हात हालको अवस्था सिर्जना भएको थियो यसबिचमा म यहाँलाई जानकारी गराउन चाहन्छु जुन अध्यक्ष पदको लागि छजनाको नाम यति बेला चर्चामा आएको छ म नाम सर लिन चाहन्छु चन्द्र विक्रम राई सङ्घीय समाजवादी पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ त्यसै गरी नरेश ताम्राकार नागेन्द्र कुमार पेम्बा सिंह शेर्पा नित्यानन्द पाचपुरी हुनुहुन्छ र पछिल्लो समय नाम आएको छ मन प्रसाद सुन कुमारको पनि नाम आएको छ अध्यक्षको लागि र उपाध्यक्षको लागि पनि पाँचजनाको उम्मेदवारी जुन आएको छ चर्चा नाम चर्चा चलेको छ त्यसमा चाहिँ भित्री मधेसबाट एकजना निर्विरोध भइसकेको अवस्था छ महिला भित्री मधेसबाट चाहिँ निर्विरोध भइसकेको अवस्था छ भित्री मधेसबाट प्रतिया गराई निर्विरोध निर्वाचित हुनु भइसकेको छ भने सचिवको लागि भित्री मधेसबाट चिनी माया माझी निर्विरोध निर्वाचित भइसक्नु भएको छ यद्यपि अन्य कुनै पनि पदाधिकारी पदको लागि चाहिँ सर्वसम्मत हुन सकिराखेको अवस्था छैन जुन यो निर्वाचन प्रक्रिया अगाडि बढ्न सकिराखेको अवस्था छैन जुन उनीहरूले जुन विधान संस्कृति गर्नुपर्ने माग गरे त्यो मागले गर्दाखेरि अहिले निर्वाचन प्रक्रिया लम्बिएको छ करिब अब चार बजे पश्चात मात्र निर्वाचन प्रक्रिया सुरु हुनेछ भन्ने हामीले जानकारी पाएका छौँ महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले हामीलाई जानकारी दिनुभएको थियो केही बेर अगाडि मात्र अब चार बजेपछि सम्म हामी त्यो जुन पर्यवेक्षकहरूले उठाएका ती मागहरू छन् ती मागका विषयमा छलफल गरे पश्चात चार बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ र निर्वाचनमा छप्पन्नजनाले मात्र मत हाल्नेछन् र त्यस पश्चात अब टुङ्गो लाग्नेछ दुईजना निर्विरोध भइसकेको अवस्थामा अन्य सम्पूर्ण पदाधिकारी पदको लागि चाहिँ सर्वसम्मत जुट्न सकिराखेको अवस्था छैन यहाँलाई फेरि पनि म जानकारी गराउन चाहन्छु गाउँ समन्वय परिषदलाई एक निर्वाचन क्षेत्रमा नि एक उपाध्यक्ष सचिव प्रत्यक्ष निर्वाचन निर्वाचित गर्नुपर्ने अवस्था मताधिकार गर्नुपर्ने अवस्था केन्द्रीय सचिवालयमा जिल्ला परिषदबाट कम्तीमा एकजना अधिकारीको व्यवस्था गर्नुपर्ने यी मुख्य दुईटा माग लिएर उनीहरूले बिहान पनि रोस्टम घेराउ गरेका थिए नाराबाजी गरेका थिए र अहिले पछिल्लो समय दोस्रो पटक उनीहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका छन् अहिले खानाको समय भएको छ त्यो समयपछि फेरि अब महासङ्घको महाधिवेशनमा बन्द सत्र हुनेछ सम्झना हुन्छ ध्रुवजी जानकारीको लागि धन्यवाद उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी ध्रुवराज खनाल नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा जारी महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ अहिले खानाहानी टाइम भइरहेको छ र चार बजेपछि मात्र निर्वाचन प्रक्रिया सुरु हुँदैछ हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो सहकर्मी ध्रुवराज खनाल अब बाँकी समाचार उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्दैछ लामो समयपछि आज साँझ बस्न लागेको बैठकमा निर्वाचनका विवादित विषयमा छलफल हुनेछ नयाँ बानेश्वरमा रहेको सेना समाजन समन्वयन समितिको कार्यालयमा बस्ने बैठकमा नेकपा माओवादी सहितका साना दलहरूले गरिरहेको आन्दोलन उनीहरूसँगको वार्ता संविधान सभा चुनावको मितिका विषयमा पनि छलफल हुनेछ कंग्रेस सभापति तथा समितिका संयोजक सुशील कोइरालाले बोलाउनु भएको बैठकमा कंग्रेसले यसअघि पार्टीले राख्दै आएको थ्रेस होल्ड उम्मेद्वारको योजना लगायतका विषयमा आफ्नो अडान कायम राख्ने बताएको छ नेकपा एमाले पनि निर्वाचनका विषयमा निर्वाचन आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान राखेको छ त्यस्तै यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिएको नियुक्ति खारेजका विषयमा पनि बैठकमा एमाले प्रस्ताव राख्ने नेताहरूले बताएका छन् दलहरूबीच निर्वाचन ऐनमा राखेको प्रावधान निर्वाचनको मिति घोषणा तत्काल या पछि भन्नेमा पनि विवाद रहेको छ आज उच्च स्तरीय राजनैतिक समितिले गरेको निर्णयको आधारमा सरकारसँग छलफल गर्ने दलहरूले बताएका छन् रोल्पा कारागारबाट सुरुङ खनेर फरार कैदी बन्दी मध्ये तीनजनालाई प्रहरीले पक्रेको छ अर्जुन सेनलाई प्रहरीले आइतबार पक्रेको थियो भने राति नै सैखा दाङका दीपक पोण्ड रोल्पा चेतोवाङका सङ्खे बिक रोल्पाको माडिसौर वनबाट पक्राउ परेका हुन् अरू पाँचजना फरार कैदी बन्दीको खोजी भइरहेको प्रहरीले जनाएको छ पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती कार बम विस्फोटमा चारजना प्रहरीसहित कम्तीमा जनाको ज्यान गएको छ पैंतालिसजना घाइते भएका छन् बलुचिस्तान प्रान्तका प्रहरी प्रमुख मुस्ताक सुखेराको घरमा कार बम विस्फोट भएको स्थानीय संसार माध्यमहरूले जनाएका छन् घटनामा बाह्रजना प्रहरी पनि घाइते भएका छन् प्रहरी प्रमुख भने सुरक्षित रहेको त्यहाँको प्रहरीले जनाएको छ तर उहाँको घरमा सुरक्षाका लागि तैनात गरिएको चारजना प्रहरी भने मारिएको समाचारमा उल्लेख छ घाइतेहरूको थप उपचारको लागि कोएटामा रहेको सैनिक अस्पतालमा रिफर गरियो गरिएको छ घाइतेको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ पाकिस्तान सरकारले घाइतेहरूलाई राम्रो चिकित्सा सेवा पुर्याउन अस्पताल प्रशासनलाई निर्देशन दिएको छ र इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ तेह्र खेलबाट चार अङ्क जोडेको मुम्बई र समान खेलबाट सोह्र अङ्क जोडेको हैदराबाद बीचको खेल बेलुका शोभा आठ बजेपछि शुरू हुनेछ मुम्बईले आजको खेल जिते बीस अङ्क रहेको चेन्नईलाई नेट रन रेटकोमा पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ भने हैदराबादले खेल जिते चौथो स्थानमा पुग्नेछ यसअघि गैराती सम्पन्न भएको खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई राजस्थान रोयल्सले पाँच विकेटले पराजित गरेको छ हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार Rock.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 लागि मसलन्द खेलकुदका सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ नि सम्पर्क न्यू पर्वत पुस्तक एन्ड स्टेसनरी रत्नगर एक सौरा चोक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय छ्यासी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय छ्यासी यसपालि सविदा त अवश्य लेखिन्छ क्याबरेट सविदा लेख्न जाँदा एउटा राम्रो सुट त पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि हामीलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङ का रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड